स्तम्भ अघि बढ़ाउमा हामी काम गर्ने अनि पैसा कमाउने हाम्रो चाहना र प्रयासमा के कुरा सहयोगी र कुन कुन कुरा बाधक हुन्छ भन्ने बारेमा चर्चा गर्छौं साथै उद्यमशीलतातर्फको हाम्रो यात्रामा हामीले जान्नै पर्ने नियम कानूनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौं हुन त नियम कानून अनि नीतिको कुरा गर्दा यो ठूलो ओहदामा रहेका मान्छेकै लागि मात्रै हो भन्ने हामीलाई लाग्छ तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हो नि होइन र चुनावी माहौल छ को जित्ने कसलाई हराउने कसको एजेण्डा बलियो कसको फितलो कसलाई मत दिने कसलाई नदिने यस्ता यस्ता चर्चा परिचर्चा आजभोलि धेरै सुनिन्छ यसैले आजको कार्यक्रममा हामी पनि थोरै चर्चा दल अनि उम्मेद्वारले दिने आश्वासन अनि बाचाका बारेमा नै गर्छौं हामीलाई जिताउनुहोस् हाम्रो सरकार त बनोस् मुलुकको गरिबी हामी हटाउँछौ हामी धेरै रोजगारी सिर्जना गर्छौं यस्ता कुरा आजभोलि सबै दलहरूले बताइरहेका छन् तर के यो वचनबद्धता पालना गर्न सकिने खालको हो कि भ्रमको सिर्जना मात्रै हो यस बारेमा आज हामी पाटन संयुक्त कलेजमा स्नातकोत्तर तहमा लामो समयदेखि public finance and quantitative technique विषयमा अध्यापन गराउँदै आउनुभएका कुमार भट्टराईसँग कुराकानी गर्छौं तर त्योभन्दा अगाडि अझ बढी यही विषयमा जान्नका लागि तयार पारिएको यो सामग्री अबको प्रस्तुति अनि प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी सुभाष कार्की संविधान सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेद्वारहरू तपाईँ कहाँ विभिन्न किसिमले आश्वस्त पार्दै भोट माग्न आउने क्रम पनि तीव्र भइरहेको होला उम्मेद्वार जुनै दलको भए पनि सबैले मतदातालाई संविधान निर्माण विकास रोजगार जस्ता बाचा गरिरहेका छन् हाम्रो मुलुकमा गरिबी अन्त्यका लागि पनि सबै दलका आआफ्ना एजेण्डा छन् कसैले पन्ध्र वर्षभित्र देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यताको अन्त्य गर्ने भनेका छन् अनि कसैले प्रति व्यक्ति पन्ध्र सय रुपियाँ बेरोजगार भत्ता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन् कुनै दलले त प्रतिवर्ष तीन लाख रोजगारी सृजना गर्ने कसैले राज्यद्वारा कम्तीमा सय दिनको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् तर कुनै पनि दलले रोजगारी सृजना कसरी गर्ने त भन्ने बारे केही उल्लेख गरेका छैनन् प्रायजसो हामी सरकारले रोजगार सृजना गर्नुपर्छ भन्ने मान्यता राख्छौं तर यसमा हामी एउटा मुख्य कुरा भने बिर्सन्छौं सरकारले दलहरूले प्रतिबद्धता जनाए अनुसार रोजगारी सृजना गर्न सक्छ त यसरी रोजगारी सृजना गर्न सरकारले पुँजी चाहिँ कहाँबाट ल्याउँछ यही सन्दर्भमा आज हामी प्रख्यात अर्थशास्त्री फ्रेडरिक वास्टियाटले सबैभन्दा पहिले चर्चा गरेको ब्रोकन विन्डो पालिसीका बारेमा छलफल गरौं ब्रोकन विन्डो फालेसीका बारे बुझ्नका लागि एउटा उदाहरण लिउँ मानौ एउटा मानिसको पसलमा एउटा बदमास आएर ढुङ्गा हान्यो र त्यो पसलको सिसा फुट्यो अरे त्यसपछि त्यो बदमास त्यहाँबाट भाग्यो अनि पसलमा भिड जम्मा हुन थाल्छ वरिपरिका जान्ने बुझ्नेहरू यस परिस्थितिको मूल्याङ्कन गर्न थाल्छन् एकजना महानुभावले भने बिचरा पसलले भाइ उसलाई त साह्रै मर्का पर्यो हुन त पसलेलाई घाटा लागेकै हो तर एकछिन सोच्ने हो भने स्थिति त्यति नराम्रो होइन कि सिसा फुटेको भएकाले अब त्यो पसलले नयाँ सिसा त हाल्नै पर्ने हुन्छ यसो गर्दा पसलले सिसा बनाउनेलाई केही रकम दिन्छ र सिसा पसलको व्यापार हुन्छ सिसा पसलले त्यही पैसाले आफूलाई आवश्यक सामान किन्छ जसले गर्दा अरू कसैको व्यापार हुन्छ यसो हुँदा एकजनालाई घाटा हुँदा अनेकन व्यक्तिलाई फाइदा हुन जान्छ पसलको सिसा फुट्दा झट्ट हेर्दा पसलेलाई घाटा भएको देखिन्छ तर माथिको उदाहरण बुझ्दा यसबाहेक सिसा पसलेसँगै अरू धेरैलाई फाइदा भएको देखिन्छ यसरी हेर्दा त्यो बदमास मान्छेले त जानी नजानी अर्थतन्त्रलाई गतिशीलता पो दियो त यस्तै बदमासहरूको एउटा ठुलै हुल आएर तोडफोड गरेको भए झन अरू कतिजनाले प्रत्यक्ष अप्रत्यक्ष फाइदा पाउने होला तर हामी यो कुरा गरिरहँदा यत्तिकैमा यदि पसले आयो भने त यी तर्कहरू सुनेर निकै रिसाउँछ होला र उसले भल्ला तपाईँको कुरा मलाई पटक्कै चित्त बुझेन वास्तवमा ती पसलेले हामीलाई देखाउन खोजेको अर्को पाटो निकै महत्त्वपूर्ण छ यदि त्यो पसलको सिसा त्यो बदमासले नफुटाएको भए पसलेले आफ्नो लागि नयाँ सामान जोड्न सक्थ्यो जस्तो कि एकजोर कमेज सुरुवाल यस्तो भएको खण्डमा त्यो लुगा सिलाउनेको व्यापार हुन्थ्यो र उसले उसको आवश्यकता अनुसार अन्न चामल वा अरू केही पनि किन्न सक्थ्यो होला अर्थतन्त्रको हिसाबले त यसो हुँदा पनि सबैलाई फाइदै हुन्थ्यो तर बदमासको करतुतले गर्दा पसले सिसा बनाउने र लुगा सिलाउने मध्ये एउटा मात्रै काम अब गर्न सक्छन् सिसा नफुटेको खण्डमा ती पसलेसँग दुवै हुने थियो समुदायको हिसाबमा हेर्दा पनि त्यो बदमासले गर्दा समुदायलाई एकजोर नयाँ कपडा घाटा पर्यो नभए त ती बदमासले पुरै पसललाई तहस नहस पार्दा समुदायलाई अझ बढी फाइदा हुन्थ्यो होला र अरू धेरैले पनि रोजगारी पाउँथे होला तर यो सत्य होइन ब्रोकन विन्डो फालेसीले यसरी नै कुनै कुरालाई हरेक पक्षबाट अवलोकन गर्छ अब हेरौँ सरकारले करदाताहरूबाट पैसा उठाउँछ अनि विभिन्न परियोजनाहरूको काम हुन्छ जसले अनेकन्न रोजगारी सृजना गर्छ तर यो रोजगारी करबाट उठेको पैसाले नै उत्पन्न गराएको रोजगारी हो अब जनताले आफ्नो पैसा आफैले राखेमा आवश्यक वस्तु तथा सेवा खरिद गर्न सक्थे जसले अरू रोजगारीहरू उत्पन्न हुन्थे हाम्रो मतलब जनताले कर तिर्नुहुन्न भनेको होइन तर दलका उम्मेद्वारले जसरी रोजगारी सृजना गर्छौं बेरोजगारी घटाउँछौं भनेर दावी गरिरहेका छन् त्यो शत प्रतिशत सम्भव हुने अवस्था भने देखिँदैन हामीले यस्ता नदेखिएका पक्षहरू विश्लेषण गर्नु आवश्यक छ त्यसैले आउने दिनमा यदि कुनै दलका उम्मेद्वार तपाईँको घर दैलोमा भोट माग्न आउँदा रोजगारीको आश्वासन दिए भने होइन कसरी रोजगारी दिनुहुन्छ र भनेर सोध्न नभुल्नुहोस् नि यो प्रस्तुतिपछि अब लागौं कुराकानीतर्फ मुलुकमा रोजगारी सिर्जना भएन बेरोजगारी बढेको बढै भयो भनेर सरकारको हामी धेरै आलोचना गर्छौं तर के मुलुकमा रोजगारी सिर्जना वा बेरोजगारी अन्त्य सरकारले गर्न सक्छ त अझ भनौ रोजगारी सिर्जना नै कसरी हुन्छ यस विषयमा अब हामी कुराकानी गर्छौं पाटन संयुक्त कलेजमा स्नातकोत्तर तहमा लामो समयदेखि public finance and quantitative technique विषयमा अध्यापन गराउँदै आउनुभएका कुमार भट्टराईसँग उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ भट्टराईज्यूलाई मेरो सबैभन्दा पहिलो जिज्ञासा कुनै पनि सरकारले कुनै पनि मुलुकमा रोजगारी सिर्जनामा कस्तो भूमिका खेल्न सक्छ होला त भट्टराईज्यू हजुर धन्यवाद प्रश्नको लागि यो रोजगारी सिर्जना गर्ने भन्ने प्रश्न र रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने प्रश्न अहिलेको ज्यादै महत्त्वपूर्ण प्रश्न हो र यो कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरा भन्नुभन्दा पनि पहिला मैले तपाईँलाई एउटा सरकारी आँकडा बताउन मन लाग्यो तर हाम्रो देशमा अहिले श्रमको निकै उच्च अल्प उपयोग दर विद्यमान छ यो हाल तपाईँको तिस पर्सेन्टको हाराहारीमा छ अर्थात् हामी कहाँ चाहिँ तिस पर्सेन्टको हाराहारीमा बेरोजगारी दर विद्यमान भएको सरकारी आँकडाले देखाउँछ त्यस कारणले हामीले बेरोजगारी घटाउनु अथवा रोजगारी सिर्जना गर्नु निकै महत्त्वपूर्ण विषय हो र रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्नको लागि हामीले हाम्रो अर्थतन्त्रको विद्यमान अवस्था र विद्यमान प्रकृतिलाई हेर्नु जरुरी छ र हामी कहाँ कस्तो छ भन्नुहोला भने हाम्रो कुल जिडिपीमा सरकारी खर्च बिस प्रतिशत र निजी क्षेत्रको खर्च असी प्रतिशतको हाराहारीमा छ यसको मतलब हामीले हाम्रो मुलुकमा रोजगारी सिर्जना गर्नको लागि निजी क्षेत्रलाई नै अगाडि बढाउनु जरुरी छ र सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नु जरुरी छ जस्तो मलाई लाग्छ भनेपछि निजी क्षेत्रबाट निजी क्षेत्र जति धेरै प्रगति पथमा लम्कन्छ त्यति धेरै यो रोजगारी सिर्जना हुन्छन् होला अवश्य पनि मैले भन्न खोजेको त्यही कुरा हो किनभने तपाईँले हुन त एउटा भन्न सकिन्छ सरकारले चाहिने सार्वजनिक संस्थान मार्फत पनि प्रत्यक्ष रूपमा चाहिँ रोजगारी दिन सकिन्छ सक्छ भन्ने तर्क राख्न सकिन्छ तर हाम्रो अहिलेको स्थितिलाई हेर्नुहुन्छ भने हामी कहाँ छत्तिसवटा सार्वजनिक संस्थानहरू छ त्यो मध्ये आठवटा मात्र सार्वजनिक संस्थानहरू नाफामा छन् अरू सबै घाटामा छन् यसले पनि के देखाउँछ भने सरकार आफैले अब रोजगार व्यवसाय गरेर प्रत्यक्ष रोजगारी दिने भन्दा पनि निजी क्षेत्रलाई लगानी मैत्री वातावरण सिर्जना गरेर रोजगारी मुलुकमा बढाउन सकिन्छ भन्ने कुराको अनुभूति सरकारले गर्नु जरुरी छ यो अहिले हामीले दोष दिन्छौँ नि सरकारलाई एकदमै बेरोजगारी दर बढ्दो छ केही भएन एकदमै रोजगारी कम मात्रै सिर्जना भइरहेका छन् भनेर सरकारलाई दोष दिन्छौँ त्यसो भए यो हामीले गलत गरिरहेका हौ त होइन केही हदसम्म त्यो पनि सही छ किनभने सरकारलाई मैले अगाडि भनिसकेँ सरकारले एउटा सहजकर्ताको भूमिका खेल्नुपर्छ सहजकर्ताको भने पनि भूमिका त त्यहाँ रह्यो नि अब कारणले सरकारले एउटा अहिले को वर्तमान स्थितिमा सरकारले सहजकर्ताको भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको स्थिति चाहिँ देखिन्छ त्यस कारणले आम मानिसको एउटा चाहिँ सरकारप्रति असन्तुष्टि पनि अस्वाभाविक चाहिँ मान्न सकिँदैन अब यही कुरालाई अलिकति फेरि अलिकति बढी बुझ्ने प्रयासमा छु म होइन जस्तो यहाँले भन्नुभयो अहिले सरकारी लगानी बिस प्रतिशत अनि निजी क्षेत्रको लगानी अस्सी प्रतिशत भनेर अनि अहिले यो फेरि यो बेरोजगारी दर तीस प्रतिशत यो सरकारी आँकडा अनुसार छ भन्नुको मतलब निजी क्षेत्र राम्रोसँग प्रगति गरिरहेको छैन नयाँ नयाँ उद्योगहरू खोल्न सकिरहेको छैन भनेर बुझ्ने हो त अब एकदमै त्यही भनेर हामीले बुझ्न सकिन्छ अब यसको लागि हजुर यसको स्थितिमा के पनि छ भन्नु होला भने जस्तो सरकारले चाहिँ एउटा लगानी मैत्री कानुनी व्यवस्था पनि सिर्जना गर्न सकिरहेको छैन हामी कहाँ मूलत अहिले निजी क्षेत्र लगानीमा उत्प्रेरित हुन नसक्नुका चारवटा कारणहरू म छु एउटा लगानी मैत्री कानुनी व्यवस्था हुन सकेन दोस्रो उपयुक्त श्रम सम्बन्ध पनि रहेन श्रम श्रमिकहरूको ठुलो समस्या छ हामी कहाँ तेस्रो लगानीकर्तालाई उत्प्रेरित गर्ने उपयुक्त वातावरण भएन र राजनीतिक अस्थिरता पनि रह्यो यी कारणले सरकारले राम्रो किसिमले सहजकर्ताको भूमिका खेल्न चाहिँ सकिरहेको छैन त्यस कारणले पनि रोजगारी सिर्जनामा निजी क्षेत्र उपयुक्त रूपले अगाडि आउन नसकेको चाहिँ अवश्य पनि हो छ नि भट्टराईज्यू यहाँले यो दोस्रो नम्बरमा समस्याका रूपमा श्रम समस्या भन्नुभयो होइन अब हामी कहाँबाट कति धेरै एकदमै सस्तो दरमा श्रमिकहरू बाहिर पनि काम गरिरहेका छन् अझ भनौँ भने कति त एकदमै पढे लेखेका राम्रा मानिसहरू पनि दक्ष कामदारहरू पनि विदेशी रहेका छन् अब फेरि अर्कोतिर यहाँले भन्नुभयो हामी कहाँ श्रमको समस्या छ भनेर हजुर मैले भन्न खोजेको चाहिँ श्रम श्रम सम्बन्धमा समस्या भन्न खोजेको हुँ र यो श्रम सम्बन्धमा समस्या भनेको श्रमिक र लगानीकर्ता बिचको सम्बन्धमा समस्यालाई बताउन खोजेको हो र अहिले के भनिएको छ भने मुलुकमा तपाईँको अहिले जुन हाम्रो चाहिँ विद्यमान श्रम ऐन छ त्यो मूलत वितरणमुखी भयो त्यो उत्पादनमुखी भएन भन्ने एउटा चाहिँ आम रूपमा उद्योगी व्यवसायीहरूको गुनासो छ र त्यसलाई गभर्मेन्टले चाहिँ सल्भ गर्न सक्नु यो वितरणमुखी र जुन अर्को यहाँले भन्नुभयो नि यो चाहिँ के हो उत्पादनमुखी र उत्पादनमुखी र वितरणमुखी यो भनेको के त उत्पादनमुखी भनेको चाहिँ श्रम ऐनले चाहिँ उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ श्रमिकहरूलाई उनीहरूले चाहिने बढीभन्दा बढी उत्पादनका क्रियाकलापहरूमा चाहिँ योगदान गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हो वितरणमुखी भनेको के हो भने अब श्रमिकहरूको चाहिँ ज्यालाको विषयमा नै समाज अल्झने मुलुक अल्झने उद्योग धन्दा अल्झिने स्थिति हो अहिलेको हाम्रो समस्या के छ भने श्रमिकहरू तपाईँको चाहिँ उद्योग धन्दामा काम गर्न थाले बित्तिकै उनीहरूले चाहिँ स्थायीको स्थायी जागिरको माग गर्ने उच्च तहको चाहिँ नि स्यालेरी माग गर्ने त्यो स्थिति चाहिँ हाम्रो चाहिँ उद्योग क्षेत्रले चाहिँ बेरिराखेको छ त्यस कारणले के हुनु पर्यो भने मूलत चाहिँ श्रमको श्रमिकहरूको जुन एउटा ज्याला छ तिनीहरू त्यो उनीहरूको उत्पादकत्वमा आधारित हुनु पर्यो जुनसुकै श्रमिकले पनि उच्च तहको श्रम ज्याला दर भन्दा पनि उसको चाहिँ एउटा उत्पादकत्वको आधारमा उसले चाहिँ स्यालेरी पाउने व्यवस्था हुनु पर्यो त्यसो भयो भने मात्रै कामदारहरूलाई चाहिँ काममा चाहिँ डिभोटेड भएर लाग्न एउटा चाहिँ उत्प्रेरणा मिल्छ उनीहरूले बढी योगदान गर्न सक्छन् भन्ने कुरा हो मैले भन्न खोजेको अब यहाँले जुन यो कानुनको कुरा गर्नुभयो लगानी मैत्री वातावरणको कुरा गर्नुभयो राजनैतिक अस्थिरताको कुरा गर्नुभयो यो सबै कुरा एउटा ठाउँमा होइन किनभने अलिकति राज्य पक्षले नै गर्नुपर्ने काम भइहाल्यो अब जुन यहाँले भर्खरै यो वितरणमुखी र उत्पादनमुखी यो प्रणाली मा उत्पादनमुखी नभइकन हामी वितरणमुखी प्रणालीमा अहिले छौँ भनेर जुन भन्नुभयो नि यसको लागि समाधान पनि त होला नि सबैजना अब जस्तै अब यहाँले भन्नुभयो जस्तै स्थायित्व नै खोज्ने बढी तलब नै खोज्ने काम जस्तो भए पनि होइन यो सबै कुराको समाधान त होला नि त कसरी गर्ने त हजुर हुन त अब के हुन्छ भने श्रम सम्बन्ध अथवा श्रमिकसँग सम्बन्धित एउटा चाहिँ अस्थिरतालाई हटाउन पहिला हामीसँग राजनीतिक स्थिरता जरुरी हुन्छ अब राजनीतिक स्थिरता तुरुन्तै हासिल गर्न नसकिने स्थिति पनि हुनसक्छ हाम्रो समाजमा त्यस कारणले के हुनसक्छ भने अहिलेको एउटा उपयुक्त विकल्प हामीले चाहिँ एउटा यस्तो किसिमको चाहिँ जोनहरू सिर्जना गर्नु पर्यो औद्योगिक क्षेत्रहरू सिर्जना गर्नु पर्यो जहाँ श्रमिकहरूले तपाईँको चाहिने एउटा बन्द हडताल गर्न नसक्ने त्यस्तै गरिकन तपाईँको सरकारले पनि उपयुक्त मात्रामा चाहिँ बैङ्किङ सुविधा अथवा चाहिँ बिजुलीको सुविधा दिन सक्ने वातावरण हुने एउटा चाहिँ विभिन्न ठाउँमा हाम्रो चाहिँ विभिन्न पार्टहरूमा मुलुकको विभिन्न पार्टमा त्यस्तो एउटा चाहिँ नि एक्सपोर्ट प्रमोसन जोन जस्तै खालका हाम्रा चाहिँ औद्योगिक क्षेत्रहरू निर्माण गर्न सकियो भने त्यसलाई हामीले तुरन्त सल्भ गर्न सकिएला यो रोजगारी सिर्जना कसरी हुन्छ भन्ने कुरा अलिअलि त हामीले बुझिरहेका छौँ तर पनि एउटा यो जुन मुख्य विषय भनौँ न आजको होइन जस्तो दलहरूले अझ भनौँ उम्मेद्वारहरूले घर दैलो कार्यक्रममा आउँदा वा कोण सभाहरूमा बोल्दाखेरि आजभोलि यति वर्षभित्रमा हामी यति रोजगारी सिर्जना गर्छौँ यति वर्षभित्रमा हामी यति धेरै यो मानिसहरूलाई चाहिँ रोजगारी दिन सक्ने हुन्छौँ भन्दै जुन एउटा प्रतिबद्धता जनाइरहेका छन् नि जस्तै हाम्रो दल यदि सरकारमा आयो भने हामी यसरी रोजगारी सिर्जना गर्न सक्छौँ भनेर यो त्यसो भए सही हो यो गर्न सकिने काम हो कुनै एउटा दलले वा एउटा सरकारले होइन सायद उनीहरूले उनीहरूले यसो भनिरहँदा जुन तपाईँको चाहिँ उनीहरूको मेनिफेस्टोमा यो कुराहरू उल्लेख गरिरहँदा सायद उनीहरूले हामीले एउटा उपयुक्त सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छौँ कि भन्ने कुरालाई इङ्गित गरेका हुन सक्छन् यदि उनीहरूले वास्तविक रूपमा चाहिँ तपाईँको श्रमिकहरूको अथवा श्रम सम्बन्धमा देखिएको समस्या हटाएमा राजनीतिक अस्थिरतालाई चाहिँ तिर्न सकेको खण्डमा अनि त्यस्तै पूर्वाधारहरूमा उनीहरूले चाहिँ एउटा पूर्वाधारहरू सिर्जना गर्न सकेको खण्डमा यो सम्भव हुन चाहिँ सक्छ र राजनीतिक दलहरूले भने जस्तै रातारात फेरि हामीले लाखौँको चाहिँ सङ्ख्यामा चाहिँ यसरी रोजगारी तुरुन्तै चाहिँ सिर्जना गर्न चाहिँ सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन यो अरू अरू मुलुकको सन्दर्भमा पनि यस्तै होला भनेर चाहिँ भन्न सकिन्न होला है किन भन्दाखेरि यो ग्रिसमा स्पेनमा यस्ता मुलुकहरूमा जब बेरोजगारी दर एकदमै बढ्यो त्यो बेलामा सरकारलाई नै सबैले औँला ठडायो नि त सबैजनाले सरकारलाई नै दोषी मान्यो त्यो अरू अरू मुलुक र हाम्रो मुलुकमा त फरक हुन्छ होला है त्यो परिवेश भनौँ वा त्यस्तो कुरा हजुर हो स्वाभाविक रूपमा फरक हुन्छ तपाईँले भन्नुभयो स्पेनको कुरा गर्नुभयो ग्रिसको कुरा गर्नुभयो उनीहरू मूलत एक्सपोर्ट ओरिएन्टेड कन्ट्रीहरू हुन् अब हामी चाहिँ इम्पोर्ट ओरिएन्टेड कन्ट्री हौँ हामी मूलत चाहिँ इम्पोर्टमा बाँचिरहेका छौँ भर गरिराखेका छौँ उनीहरू एक्सपोर्टमा चाहिँ भर गरिराखेका हुन् र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूले चाहिँ एउटा ट्रेडमा कम्पेरिटिभ एडभान्टेज गुमाउँदै जाँदा उनीहरूले चाहिने उनीहरूका आफ्ना औद्योगिक प्रतिष्ठानहरू बन्द हुने र बेरोजगारी सिर्जना हुने स्थिति आयो अब हामीले त अहिलेसम्म त्यस्तो किसिमको औद्योगिक ठुल्ठुला औद्योगिक प्रतिष्ठानहरू खोलेर रोजगारी ठुलो मात्रामा दिनै नसकेको विद्यमान स्थिति हो हामीले चाहिँ उनीहरूको र हाम्रो स्थितिमा धेरै ठुलो भिन्नता छ हजुर त्यसो भए पनि हामीले अहिलेको अवस्थामा चाहिँ यो उम्मेद्वारहरूले जब हामीलाई यसरी रोजगारी सिर्जना गर्छौँ हामी जितेपछि भनेर भन्यौँ भने कसरी त भन्ने र प्रश्न गर्ने ठाउँ चाहिँ छ अवश्य पनि छ भर्खर हामीले कुराकानी गर्यौं पाटन संयुक्त कलेजमा स्नातकोत्तर तहमा लामो समयदेखि public finance and quantitative technique विषयमा अध्यापन गराउँदै आउनुभएका कुमार भट्टराईसँग उहाँसँग हामीले मुलुकमा रोजगारी सिर्जना वा बेरोजगारी अन्त्यमा कुराकानी गरेका हौं यो सँगै अघि बढौंको अन्त्यमा हामी आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको अर्को अङ्क लिएर हामी फेरि कार्यक्रम बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लूब्लूब्लू dot facebook dot com forward slash capital AGI capital बीएडीएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ